हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर गई मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधुवरको साथमा नयाँ युगको नयाँ आवाज रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहरूमा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज भाइको हार भयो भाइको जित भयो आज अदालतमा अनौठो प्रीत भयो जसलाई जति नै अंश परोस श्रीमान जसलाई जति नै अंश परोस श्रीमान आज असली दुश्मन परिचित भयो आज अदालतमा अनौठो प्रीत भयो रगतको टक्करको मुद्दा बनाएर रगतको टक्करको मुद्दा बनाएर आह अदालतमा बडो प्रतिष्ठित भयो आज अदालतमा अनौठो प्रीत भयो जिउनी खेत छोरीले आस गरेपछि जिउनी खेत छोरीले आस गरेपछि जिउनी खेत छोरीले आस गरेपछि उचालिँदै एक भाइ आक्रोशित भयो आज अदालतमा अनौठो प्रीत भयो कति मिठो फल आमाले भन्नुहुन्थ्यो कति मिठो फल आमाले भन्नुहुन्थ्यो आज सम्झेर ल्याउँदा अतीत भयो दाईको हार भयो भाइको जित भयो आज अदालतमा अनौठो प्रीत भयो आज अदालतमा अनौठो प्रीत भयो पवन लामी छानेको यही गजल सँगसँगै नमस्कार साथै गजली अभिवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल मनहरूमा आजको यो एकासी श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै भारी देशको माया बोकेर पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवार र प्राविधिक मित्र शरद सागर देवकोटाको साथमा उपस्थित भएका छौँ सामाजिक सञ्जाल फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्ज र देउखुरीको पहिलो रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेघार्जको उत्पादनमा रहेको कार्यक्रम गजलपुञ्ज तपाईँले हरेक बुधबार राति नौ पन्ध्रदेखि करिब दस बजीसम्म सुन्न सक्नुहुनेछ अबका दिनहरूमा र तपाईँले हामीलाई हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत पनि यही प्रस्तुति यतिखेरै श्रवण गर्दै हुनुहुन्छ हामी कार्यक्रममा अनुजदेखि अग्रजसम्मका स्रष्टहरूको गजल वाचन गर्छौँ भने बिचबिचमा साङ्गीतिक गजल कोसिली राखेर पनि हजुरहरूको मनलाई पुलकित गराउने हर प्रयास गरिरहेका हुन्छौँ आजबाट रेडियो कार्यक्रम गजल पुञ्ज तपाईँले देउखुरीको पहिलो रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्जबाट श्रवण गर्न सक्नुहुनेछ हामी कार्यक्रम गजल पुञ्जमा कहिले सामाजिक सञ्जालमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ भने कहिले हामीलाई पत्रमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ त कहिले हामीलाई इमेलमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ तपाईँ पनि आफ्ना गजलहरू सुनाउन चाहनुहुन्छ भने कृपया तपाईँले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ जसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजल गजलपुञ्ज सामुदायिक रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज राप्ती अञ्चल दाङ देउखुरी लमही यही ठेगानामा आफ्नो गजल पठाउन सक्नुहुन्छ र तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजल गजलपुञ्ज भनेर जहाँ बयालिस सयभन्दा बढी मित्रहरूले लाइक गरेको एउटा सामाजिक सञ्जाल फेसबुक पेज भेटिँदैछ त्यहाँबाट पनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले श्रृङ्खला यतिखेर सुन्न छुटाउनु भयो भने हामीले केही क्षेत्रपछि हाम्रो यो श्रृङ्खला हाम्रो युट्युब च्यानल राप्ती आवाजमा यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ हामी आजको यो श्रृङ्खलामा एकजना स्रष्टाका गजलहरू लिएर उपस्थित भएका छौँ उहाँ को हुनुहुन्छ कहाँका स्रष्टा हुनुहुन्छ यावत जानकारी यहाँहरूलाई दिने नै छौँ त्यसपूर्व आजको गजलपुञ्जको दैलो गर्न चाहन्छु यो साङ्गीतिक गजलबाट राम शरण श्रेष्ठको स्वर सङ्गीत र शब्दमा उसैलाई सम्झेर बसिरहेछु फैसला कुरेर बसिरहेछु अत्यन्तै मिठो अनि मार्मिक प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजलबाट आजको गजलपुञ्जको दैलो गर्न चाहन्छु उसैलाई सम्झेर बसिरहेछु उसैलाई सम्झेर बसिरहेछु फैसला कोरेर फैसला कोरेर फैसला को વસી રહજો गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज यतिखेर मलाई नेपथ्यबाट आफ्ना पुञ्जहरू हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ प्राविधिक मित्र शरद सागर देवकोटाले भने म छु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथवर हामी आजको श्रृङ्खलामा एकजना स्रष्टाका गजलहरू लिएर उपस्थित भएका छौँ उहाँ को हुनुहुन्छ यहाँहरूको धैर्यताको बाँधलाई यहाँनिर म तोड्न चाहन्छु रत्ननगर नगरपालिका पन्ध्र माधवपुर चितवनका मित्र पवन लामिछाने आजको हाम्रो स्रष्टा विशेषका स्रष्टा हुन्छ उहाँको साहित्यिक नाम विक्रान्त हो दुई हजार एकाउन्न साल चार महिना अठाइस गते पिता द्रोण प्रसाद लामिछाने र माता गोमा लामिछानेको कोखबाट जन्मनुभएका पवन लामिछाने आजको हाम्रा स्रष्टा हुनुहुन्छ उहाँको बारेमा विविध जानकारी आजको विषयमा मैले दिने नै छु त्यसपूर्व आजको यो गजल पुञ्जको यो पहिलो लहरमा उहाँको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जब चेतनाभन्दा विचार घिसर्यो तब भाग्य खोज्न यो निधार घिसर्यो जब चेतनाभन्दा विचार अघि सर्यो तब भाग्य खोज्न यो निधार अघि सर्यो बाटोले पनि भुलेको मेरो गाउँमा बाटोले पनि भुलेको मेरो गाउँमा राहत बोकेर तिम्रो सरकार अघि सर्यो तब भाग्य खोज्न यो निधार अघि सर्यो साथी र दुश्मन दुवै गुमाएको बेला साथी र दुश्मन दुवै गुमाएको बेला जिन्दगी बचाउन गुहार अघि सर्यो तब भाग्य खोज्न यो निधार अघि सर्यो जसले कमिसन नपाई आमा भनेन जसले कमिसन नपाई आमा भनेन किन उसकै सम्मानमा बजार घिसर्यो तब भाग्य खोज्न यो निधार घिसर्यो बुहारीले के गर्लिन् बालै चिन्ता छ बुहारीले के गर्लिन् बालै चिन्ता छ छोरो विदेश जान लगातार घिसर्यो छोरो विदेश जान लगातार घिसर्यो जब चेतनाभन्दा विचार घिसर्यो तब भाग्य खोज्न यो निधार घिसर्यो तब भाग्य खोज्न यो निधार सर्यो अह आदरणीय गजल मनहरू यो बसाइमा वाचन गऱ्यौँ पवन लामी छानेको यो मिठो अनि दमदार गजल अत्यन्तै मिठा गजल लेख्नुहुन्छ पवन लामिछानेले आजको हाम्रो स्रष्टा हुनुहुन्छ उहाँ रत्नगरपालिका पन्ध्र माधवपुर चितवनका मित्र हाल टेक्सस अमेरिकामा हुनुहुन्छ उहाँले हामीलाई यी गजलहरू अमेरिकाबाट पठाउनु भएको हो उहाँ स्काई राइडर उच्च मावि चितवनबाट आफ्नो स्कुलिङ गर्नुभएको छ भने सेन्ट जेभियर्स कलेज काठमाडौँबाट आफ्नो कलेज पुरा गर्नुभएको छ र हाल ब्याचलर उहाँले ट्यारेन्ट काउन्टी कलेज टेक्सस अमेरिकामा गर्दै हुनुहुन्छ साहित्यिक नाम उहाँको विक्रान्त रहेको छ आजको बसाइमा हामीले यिनै विक्रान्त अर्थात् पवन लामिछानेका गजलहरू वाचन गरिरहेका छौँ यो बसाइमा म पुनः पवन लामिछानेको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु गर्छु भन्छन् परिवर्तन नाङ्लो ठटाएर गर्छु भन्छन् परिवर्तन नाङ्लो ठटाएर सफल हुँदैन आन्दोलन नाङ्लो ठटाएर गर्छु भन्छन् परिवर्तन नाङ्लो ठटाएर सफल हुँदैन आन्दोलन नाङ्लो ठटाएर विदेशमा रुपैयाँले धेरै पिरती किन्यो विदेशमा रुपैयाँले धेरै प्रति किन्यो अब आउँदैन मदन नाङ्लो ठटाएर सफल हुँदैन आन्दोलन नाङ्लो ठटाएर अस्पताल पुर्याउनु बचाउनु छ भने अस्पताल पुर्याउनु बचाउनु छ भने यसरी चल्दैन धड्कन नाङ्लो ठटाएर सफल हुँदैन आन्दोलन नाङ्लो ठटाएर धरहरा नउठाउनु फेरि ढल्ने गरी धरहरा नउठाउनु फेरि ढल्ने गरी आउँदैन पराकम्पन नाङ्लो ठटाएर आउँदैन पराकम्पन नाङ्लो ठटाएर सफल हुँदैन आन्दोलन नाङ्लो ठटाएर यहाँ डराएर बस्नु पनि महापाप हो यहाँ डराएर बस्नु पनि महापाप हो बचाउनु पर्छ जीवन नाङ्लो ठटाएर गर्छु भन्छन् परिवर्तन नाङ्लो ठटाएर सफल हुँदैन आन्दोलन नाङ्लो ठटाएर सफल हुँदैन आन्दोलन नाङ्लो ठटाएर अह आदरणीय गजल मनहरू गर्छु भन्छन् परिवर्तन नाङ्लो ठटाएर सफल हुँदैन आन्दोलन नाङ्लो ठटाएर अत्यन्तै दमदार अनि बेजोड प्रस्तुति व्यवसायमा हामीले सुन्यौँ पवन लामी छानेको हामीलाई सधैँ इन्टरनेट अनलाइनहरू मार्फत श्रवण गर्नुहुन्छ र आज हामीलाई टेक्सास अमेरिकाबाटै गजलहरू उपलब्ध गराउनु भएको छ उहाँकै मिठा मिठा गजलहरूमा मेरो आवाजले स्पर्श गर्न पाउँदा अत्यन्तै पुलकित भएको छु हर्षित भएको छु यो बसाइमा म पुनः पवन लामी छानेको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो घर घर नलागेर जङ्गल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ यो घर घर नलागेर जङ्गल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ मान्छेले मान्छेलाई बजाइरहँदा मान्छेले मान्छेलाई बजाइरहँदा हरेक मान्छे उसलाई मादल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ भित्रभित्रै खोक्रो देखिन्छ जीवनगाथा भित्री खोक्रो देखिन्छ जीवनगाथा बाहिरबाट बहुत सफल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ म सधैँ म जस्तै बन्न खोजिरहन्छु म सधैँ म जस्तै बन्न खोजिरहन्छु म सधैँ म जस्तै बन्न खोजिरहन्छु ऐनालाई म उसकै नक्कल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ नजिक छु महत्त्व छैन टाढा हुनु छ नजिक छु महत्त्व छैन टाढा हुनु छ उनलाई मेरै यादको तलतल लाग्न सक्छ यो घर घर नलागेर जङ्गल लाग्न सक्छ यो घर घर नलागेर जङ्गल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ अह आदरणीय गजल मनहरू यो घर घर नलागेर जङ्गल लाग्न सक्छ र ती झुपडी पनि महल लाग्न सक्छ अत्यन्तै बेजोड प्रस्तुति यो विषयमा हामीले पुनः श्रवण गऱ्यौँ जति सुन्यौँ उति सुनिरहँ लाग्ने उहाँका गजलहरू आजको विषयमा हामीले वाचन गरिरहेका छौँ तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ हर्ज र तपाईँले हामीलाई अनलाइन मार्फत हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत श्रवण गर्दै हुनुहुन्छ आज हामी रत्न नगरपालिका पन्ध्र माधवपुर चितौनका स्रष्टा पवन लामिछानेका गजलहरू वाचन गरिरहेका छौँ उहाँ हाल टेक्सास अमेरिकामा बसोबास गर्दै हुनुहुन्छ आजको बसाइमा हामी स्रष्टा विशेषमा रहेर यिनै स्रष्टका गजलहरू वाचन गर्ने नै छौँ यो बसाइमा भने हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्यार प्रदीप भट्टराईको शब्दमा सुभाष अगमको स्वर र सङ्गीतमा तबलामा साथ दिनुभएको छ रामतुल्ली घरि बिगार्नु थियो घरि बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो यो साङ्गीतिक गजल व्यवसायमा हजुरहरूको निम्ति पेस गर्न चाहन्छु घरी बिगार्नु थियो घरी बिगार्नु थियो बनाओ आए तिम्रो आकृति यसरी எஸ்ஸரே எஸ்ஸரே எஸ்ஸரே எஸ்ஸரே பனாவுனோ ஜியோ ஆடி எக்ஸிட் திங்களை காய்ச்சதா லாலா नहाले नहाले नहाले नहाले नहाले नहाले एक धरको सिन्दुर नहाले हो एक बोध यो बोध भन्ने शब्द बडा दोहोरिरहेछ वास्तवमा कविले गजलकारले बुध भनेर भन्नुभएको छ अनि मलाई चाहिँ धर्को भन्न मन लाग्यो कसैले बुध भनेर बुझ्दा हुन्छ कसैले धर्को भनेर बुझ्दा हुन्छ अह आदरणी गजल मनहरू घरि बिगार्नु थियो घरि बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो हामीले केही साङ्गीतिक गजल व्यवसायमा श्रवण गऱ्यौँ यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुन्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो देउखुरीको पहिलो रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगार्ज र तपाईँले हामीलाई यतिखेर हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत श्रवण गरिरहनु भएको छ हामी कार्यक्रम गजल गजलपुञ्जको बसाइमा बसिरहेका छौँ यतिखेर मलाई सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ प्राविधिक मित्र शरद सागर देवकोटाले भने मसु आवाजमा गजल पुञ्जकुमाली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर आज हामी स्रष्टा विशेषमा रहेर पवन लामिछानेका गजलहरू वाचन गरिरहेका छौँ उहाँ हाल टेक्सास अमेरिकामा हुनुहुन्छ यो विषयमा म पवन लामिछानेको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु कसरी गरौँ म सत्कार हजुरको कसरी गरौँ म सत्कार हजुरको के गराउँ त जिउनार हजुरको क्रान्तिले शान्ति कहिले आएन क्रान्तिले शान्ति कहिले आएन व्यर्थ गरिएछ पत्यार हजुरको के गराउँ त जिउनार हजुरको गरिबको मर्ने पनि उपाय छ गरिबको मर्ने पनि उपाय छ कुन देशमा हुन्छ उपचार हजुरको के गराउँ त जिउनार हजुरको न नदीले बोल्यो न देशले छेक्यो न नदीले बोल्यो न देशले छेक्यो कति सालिन्छ यो व्यापार हजुरको के गराउँ त जिउनार हजुरको अख्तियार नै अगस्ती भएपछि अख्तियार नै अगस्ती भएपछि कसले गरिदिन्छ चिरफार हजुरको कसरी गरौँ म सत्कार हजुरको के गराउँ त जिउनार हजुरको के गराउँ त जिउनार हजुरको अह आदरणीय गजल मनहरू कसरी गरौँ म सत्कार हजुरको के गराउँ त जिउनार हजुरको यो विषयमा अत्यन्तै मिठो गजल श्रवण गऱ्यौँ अत्यन्तै मिठा मिठा गजल कोर्नुहुन्छ पवन लामिछानेले आजका हाम्रा स्रष्टाले उहाँले गजल कविताहरू लेख्न अत्यन्तै रुचाउनुहुन्छ उहाँले एउटा कविता सङ्ग्रह पनि बजारमा ल्याइसक्नु भएको छ नसोध मलाई कविता सङ्ग्रह उहाँको पहिलो र प्रकाशित कृति हो नसोध मलाई कविता सङ्ग्रह उहाँ विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध पनि हुनुहुन्छ ती यावत जानकारी म केही क्षणपछि लिएर आउने नै छु व्यवसायमा म पवन लामिछानेको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु हुन्छ किन हरेक पटक खेती सपनाको अनि सधैँ फरक फरक खेती सपनाको अब बन्ला अब बन्ला तन्त्रै तन्त्र आयो अब बन्ला अब बन्ला तन्त्रै तन्त्र आयो फगत उही कच्ची सडक खेती सपनाको अनि सधैँ फराक फरक खेती सपनाको जब जनता जनता हुन्छन् कार्यकर्ताबाट जब जनता जनता हुन्छन् कार्यकर्ताबाट अनि बल्ल हुन्छ सार्थक खेती सपनाको अनि सधैँ फराक फरक खेती सपनाको अरू अरू त्यसै अरू के नै भन्नु छ र अरू अरू त्यसै अरू के नै भन्नु छ र आफ्नै मान्छे बन्छन् बाधक खेती सपनाको आफ्नो राम्रो बाँकी चाम्रो भन्न छोड्ने हो कि आफ्नो राम्रो बाँकी चाम्रो भन्न छोड्ने हो कि हुनै पर्छ थोरै लचक खेती सपनाको अनि सधैँ फरक फरक खेती सपनाको भन्छन् नयाँ पात्रहरू फरक बनाउँछु भन्छन् नयाँ पात्रहरू फरक बनाउँछु तर हुन्छ उस्तै व्यापक खेती सपनाको हुन्छ किन हरेक पटक खेती सपनाको अनि सधैँ फरक फरक खेती सपनाको अनि सधैँ फरक फरक खेती सपनाको अह आदरणीय गजल मनहरू व्यवसायमा अत्यन्तै मिठो गजल श्रवण गऱ्यौँ वास्तविकताको निकटमा रहेर गजल लेख्नुहुन्छ लेख्न रुचाउनुहुन्छ आजका हाम्रा स्रष्टाले भन्न खोजेका कुरा गजलमा उहाँले सिधै भन्नुहुन्छ अत्यन्तै मिठा गजलहरू कोर्नुहुन्छ आजका हाम्रा स्रष्टा पवन लामी छाने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सास अमेरिकामा पनि आबद्ध हुनुहुन्छ व्यवसायमा म पुनः पवन लामी छानेको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु देखाउने सबले आस मात्र हो आखिरी सधैँ झैँ निराश मात्र हो देखाउने सबैले आस मात्रै हो आखिरी सधैँ झैँ निराश मात्रै हो म खुसी छु भन्ने कोही भेटिन म खुसी छु भन्ने कोही भेटिन म खुसी छु भन्ने कोही भेटिन चलिरहेको केवल सास मात्रै हो आखिरी सधैँ झैँ निराश मात्रै हो उसलाई जुत्तै जुत्ताले हिर्काए उसलाई जुत्तै जुत्ताले हिर्काए मागेको विचारोले घाँस मात्रै हो आखिरी सधैँ झैँ निराश मात्रै हो खुसी यसरी उडाइ लैजाने खुसी यसरी उडाइ लैजाने कि तिमी हो कि त्यो बतास हो आँखी झैँ निराश मात्रै हो टुहुरोले आमा बाबु सम्झेर टुहुरोले आमा बाबु सम्झेर फर्की फर्की हेर्ने आकाश मात्रै हो फर्की फर्की हेर्ने आकाश मात्रै हो आखिरी सधैँ झैँ निराश मात्रै हो न देख्न सक्छ न बोल्न कहिले कसैले न देख्न सक्छ न बोल्न कहिले कसैले सरकार चलाउने हुल लास मात्रै हो देखाउने सबैले आश मात्रै हो आखिरी सधैँ झैँ निराश मात्रै हो आखिरी सधैँ झैँ निराश मात्रै हो अह आदरणीय गजल मनहरू व्यवसायमा अझ मिठो गजल श्रवण गऱ्यौँ पवन लामी छानेको अत्यन्तै मिठा गजलहरू कविताहरू कोर्नुहुन्छ आजका हाम्रो स्रष्टा पवन लामी छानेले व्यवसायमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्यार अघि श्रवण गर्दा गर्दै बाँकी राखिएको गजलांश व्यवसायमा हामी पुनः पुनः श्रवण गर्छौँ घरि बिगार्नु थियो घरि बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो प्रदीप भट्टराईको शब्द हुन् भने सुभाष सगमको स्वर सङ्गीतमा तबलामा साथ दिनुभएको छ रामतुलले यो साङ्गीतिक गजल यो विषयमा हजुरको निम्ति पेस गर्न चाहन्छु बनाओ नो बनाउनु हो നിസ്കാരം छ भगवान् कृष्णको कहानी भगवान् कृष्ण र राधालाई हामी संसारको सबैभन्दा मिठो जोडी प्रेमल जोडी भनेर भन्छौँ तर रमाइलो कुरा कृष्ण र राधाको कहिले विवाह भएन विवाह नभइकन पनि कृष्ण र राधाको त्यो प्रेम यति अमर यति सुन्दर यति सरल यति मनपर्दो भयो कि सारा जगले सारा संसारले यो नाम रटिरहेको छ ढोकिरहेको छ गजलकार यहाँ त्यही भन्नुहुन्छ विवाह म गर्न चाहन्न तिमीसँग यस कारण कवीरजीको एउटा पद पनि मलाई यहाँ याद आयो कवीरजीले भन्नुहुन्छ प्रेम गली अति साँकरी तामे दोन समाए प्रेमको गली यति साँगुरो छ नि त्यहाँ दुईजना हिँड्नु मिल्दैन अरे क्या अर्थात् एक भएर हिँड्नुपर्छ एक भएर हिँड्नुपर्छ सिउँदोमा कारण तेम संग जम्बरे बनाउनु थियो जम्बरे बनाउनु थियो आदरणीय गजल मनहरू घरी बिगार्नु थियो घरी बनाउनु थियो मलाई तिम्रो आकृति यसरी बनाउनु थियो यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज र तपाईँले हामीलाई यतिखेर अनलाइन मार्फत हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत श्रवण गर्दै हुनुहुन्छ आज हामी रत्नगर नगरपालिका पन्ध्र माधवपुर चितौन हाल टेक्सस अमेरिकामा बसोबास गर्दै आउनुभएका पवन लामी छानेका गजलहरू वाचन गरिरहेका छौँ स्रष्टा विशेषमा रहेर हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ उहाँका केही गजलहरू मेरो हातमा अझै बाँकी नै छन् यो बसैमा पवन लामिछानेको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु के हो भनी खोतल्दा सार जिन्दगीको के हो भनी खोतल्दा सार जिन्दगीको पाएँ अनावश्यक प्रचार जिन्दगीको के हो भनी खोतल्दा सार जिन्दगीको पाएँ अनावश्यक प्रचार जिन्दगीको कात्रोमा कुनै गोजी नभेटेपछि कात्रोमा कुनै गोजी नभेटेपछि देखेँ मैले प्रष्ट वारपार जिन्दगीको जतिसुकै जतन गर आफूलाई जतिसुकै जतन गर आफूलाई छिन्नेछ कुनै बेला तार जिन्दगीको पाएँ अनावश्यक प्रचार जिन्दगीको समाजकै बारेमा सोच्दा सोच्दै उसले समाजकै बारेमा सोच्दा सोच्दै उसले थाप्यो सडकमै पुरस्कार जिन्दगीको पाएँ अनावश्यक प्रचार जिन्दगीको सबैको आफ्नै गुनासो भएपछि सबैको आफ्नै गुनासो भएपछि कसले सुनिदिन्छ गुहार जिन्दगीको पाएँ अनावश्यक प्रचार जिन्दगीको अब बाँच्दैनस् भने पनि डाक्टरले अब बाँच्दैनस् भने पनि डाक्टरले कहिले मार्नुहुन्न भार जिन्दगीको के हो भनी खोतल्दा सार जिन्दगीको पाएँ अनावश्यक प्रचार जिन्दगीको पाएँ अनावश्यक प्रचार जिन्दगीको आदरणीय गजल मनहरू अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ यो विषयमा हामीले के हो भनी खोतल्दा सार जिन्दगीको पाएँ अनावश्यक प्रचार जिन्दगीको अत्यन्तै मिठा गजलहरू पठाउनु भएको थियो आजको विषयमा हामीलाई हाम्रा स्रष्टा विशेषका स्रष्टा पवन लामी छानेले उहाँका गजलहरू वाचन गर्दा गर्दै आजको लागि समय आखिरी भएको प्राविधिक मित्रले नेपथ्यबाट मलाई जानकारी दिँदै हुनुहुन्छ आजको बसेमा हामीलाई गजलहरू पठाएर सहयोग गर्नुहुने हाम्रो आजका स्रष्टा विशेषका स्रष्टा पवन लामी छानेलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु तपाईँको साहित्यिक यात्रा निरपसिन रहोस् यसरी नै नेपाली साहित्यलाई माया गर्दै जानुहोस् र नेपाली गजलको धरोहरमा एउटा इँटा थप्न अझ सफल हुनुहोस् हाम्रो तपाईँलाई शुभकामना रह्यो यो बसाइमा अह आदरणीय गजल मनहरू यिनै भला खुसारीहरू सँगसँगै यिनै जानकारीहरू सँगसँगै यिनै गजलहरू सँगसँगै अब भने हामी छुटिनुपर्छ तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला हामीलाई पत्रचार गर्नको लागि ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुञ्ज सामुदायिक रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगार्ज राप्ती अञ्चल दाङ देउखुरी लमही यी ठेगानामा आफ्नो पत्र पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजलपुञ्ज भनेर जहाँ बयालिस सयभन्दा बढी मित्रले लाइक गरेको एउटा पेज भेटिनेछ त्यताबाट पनि तपाईँ कार्यक्रम गजलपुञ्जमा सहभागी हुन सक्नुहुन्छ जसका लागि तपाईँले म्यासेजमा आफ्ना नौवटा गजल र आफ्नो बारेमा पुरै पुरै जानकारी पठाउनु होला र तपाईँले हामीलाई यतिखेर सुन्न छुट्याउनु भएको छ भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल र राप्ती आवाज मार्फत आजको यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ र हामीले हाम्रो सामाजिक सञ्जाल फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्जको प्रोफाइलमा पनि राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ लौता आदरणीय गजल मनहरू यिनै भला खुसारीहरू यिनै जानकारीहरू सँगसँगै अब भने हामी छुटिनुपर्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सल्बलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र शरद सागर देवकोटालाई हृदयदेखि आभार प्रकट गर्दै आजको बसेबाट ओझेलिन्छ गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथिबाट सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कतै खुला पछन् कि झ्याल ढोकाका चुकुल बन्द गर्नुहोस् गर्मी र बर्सातको मौसम छ राति तिर्खा लाग्न सक्छ छेउमा करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ औषधि खाना बेर्सन भयो कि औषधि खानुहोस् तपाईँको बाँकी पालो सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका स्रष्टा विशेषका स्रष्टा रत्न नगरपालिका पन्ध्र माधवपुर चितवन हाल टेक्सस अमेरिकामा रहनुभएका पवन लामी छानेको यो गजल वाचन गर्दै बिदा हुन्छु छोरा खाडी पसेपछि छाना फेरियो छोरा खाडी पसेपछि छाना फेरियो बाबुको पुरानो घडी नाना फेरियो छोरा खाडी पसेपछि छाना फेरियो बाबुको पुरानो घडी नाना फेरियो हिजो पैसा नहुँदा छुट्टै थियो चिन्ता हिजो पैसा नहुँदा छुट्टै थियो चिन्ता अहिले चिन्ता लिने बहाना फेरियो बाबुको पुरानो घडी नाना फेरियो कच्ची सडकबाट आफ्नो बङ्गला हेर्दै कच्ची सडकबाट आफ्नो बङ्गला हेर्दै दङ्गिँदै उसले भन्यो जमाना फेरियो दङ्गिँदै उसले भन्यो जमाना फेरियो बाउको पुरानो घडी नाना फेरियो जिन्दगी नयाँ बनाउने होडबाजीमा जिन्दगी नयाँ बनाउने होडबाजीमा नयाँ खोजियो साथी पुराना फेरियो बाबुको पुरानो घडी नाना फेरियो हिजो टाउको मूल्य तोक्दै थियो सरकार हिजो टाउको मूल्य तोक्दै थियो सरकार आज भोलि बन्दुकको निशाना फेरियो आज भोलि बन्दुकको निशाना फेरियो छोरा खाडी पसेपछि छाना फेरियो बाबुको पुरानो घडी नाना फेरियो बाबुको पुरानो घडी नाना फेरियो जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निदरी